नमस्कार साथी यो आविष्कारको म फेरि हाजिर भएको छु एउटा उपन्यास लिएर मैले पहिला वाचन गरेको थिएँ अध्याय दुई चम्पा उपन्यासबाट लक्ष्मीप्रसाद देवकोटाबाट लिखित यो उपन्यास दुई हजार पचपन्न सालमा प्रकाशनमा आएको हो आज हामी सुन्दैछौँ अध्याय तिन ल सुनौ है त चम्पालाई ठाँट सिँगार खुब पहिरिनु पर्दथ्यो उनी फिल्मका गाना पनि बराबर ऐना अगाडि गुनगुनाइरहन्थिन् उनको झकिझकाउ पनाउ उपर सासु बुहारीहरूको बराबर ठिका टिप्पणी भइरहन्थ्यो आँखी पाउँ सिसा कलमले लेख्या जस्तो हुन्छ नि कसैको त सासूले टिपिन् छुसचुस कुरा नलाई चित्त बुझ्दैन रे जेठी बुहारीले टिका थपिन् माइलीले भनिन् आँखी पाउँ नटिप्ने त को होलान् र आजकल उनको पनि मसिन्याइएको थियो चट्ट दराजतिर फर्केर चारकुने खुट्दै उनले थपिन् पत्ता मिलाउन समेत कैँची छुरी लाग्या हुन्छन् कानमाथि अनि के बिग्न पाउडर मेल तारा नलाए कहिले चित्त बुझ्दैन राति राति अरू सुतिसकेपछि पो सिङ्गार चल्दो रहेछ हिजो राति जापानी पोसाकमा ऐना अगाडि मुस्कुराएर बसेकी फिल्मका गीत हर हमेसा गाइरहनु पर्ने नौमा पालिस गालामा लाली चर्जेट दिनभरि छ ल यस्तैमा कान्छी बुहारीले आफ्नो कुराको सुहेको पाएर मटानबाट पलटी पछाडि कान थापिन् चौपट्ट ढाँचा है नेपालका छोरीका त पोखरियाल पुत्रीले टिप्पणी गरिन् माइली बुहारीले भनिन् जुन गोरुको सिँगै छैन उसको नाम तिखे यो सुनेर कान्छीको कन्सती तात्यो अनि उनी रिसले मुर मिर्दै उभिन् ओट टोकिन् लालीमाथि लाल भइन् ज्यादा उत्तालो भएको त बेस होइन मान्छेले माइली चुनुले तेल थपिन् कृष्णको तस्बिर लिएर छाती लगाएर मोही खाएर उदुम छ सासूले एकैछिन केही नबोलिकन कुरा मात्रै सुनिरहन् माइलीले फेरि थपिन् कान्छा बाबुको त्यो हालत छ लोग्ने घरमा सधैँ भए कसैले केही भन्ने थिएन तर त्यसपछि ठस्के झैँ कसैलाई नहेरी झैँ चम्पा सासूको कोठाभित्र पसिन् सासूको दर्शन गरेर एक कुनामा बसेर अलग्ग चार कुने गाँच्न थालिन् बराबर पात जोडसँग च्यात्न थालिन् रिसले पाखुरा झर्किन्थिन् तब सासूले मुख फोरिन् ए क्या हो तेरो चाला त आजकल के भन्लान् दुनियाँले पनि अवस्था हेरेर पो चल्नुपर्छ कान्छो टोखामा पुग्या छ त कस्पी समान ठाँटिएर यसरी बस्ने कतिको फा कतिको लाली तिमीहरूको आँखी बाउको गति हेर फुलचनले खौर्या जस्तो छ ए चम्पाले दुई जेठानीको मुखमा आगोले हेरिन् भाउ गाँठिन् आँखाले झपारेर चुरुक्क उठिन् कठिनीहरूले सभ्य सिङ्गार देख्या भए पो त कहिले सासू उफ्रिन् जान पाउनुहोस् बाहिर बस कसलाई कटिनी भन्या है सहरिया छन् नि कोही कोही यहाँ पहिलो नजर पोखरियाल पुत्रीतर्फ दिएर दोस्रो नगर सरदार पुत्रीतर्फ त्यस्तरी आफूभन्दा जेठा मान्नेलाई बोल्नुहुन्छ चुप्लाग कसुर तेरै हो लुगा लाउनु पनि अपराध रहेछ अब समयले पो हुन्छ सबै कुरा आफ्नो समयमा को कम छन् र यहाँ त तातिरहन्छिस् चाँडो तात्ने पोखिन्छ बुझिस् अलि ओर्सेला कामकाजमा पटक्क चित्त छैन त्यसो गर्नुहुन्छ साग नकेला छैन कुचु नबढाएर छैन बिछ्यौना तला छैन अ भर्याङ तल माथि पनि नगरेका छैन भन्न चम्पाले चार चारकुने चटक्क छोडेर बाहिर निस्किन् हेर रिसा सासूले देखाइन् फन्क्या हेर न फन्क्या पख त्यसको मेख मार्नु पर्या छ एक दिन यसको पर्सिपल्ट टोखाबाट रामकान्त घर फर्किए रामकान्तलाई सिन्दुरे जात्रा गरेर घर घरभित्राए ठुलो भाग्यले छोरो बाँच्यो भनेर ठुलो हर्ख भयो भोलिपल्ट खसी ढल्यो डाक्टरले अब मासु माछा सारा फुकाइदिएको थियो तर सुभासिनीदेखि परहेज राख्ने कुरामा जोड दिएको थियो रामकान्त गजबसँग मोटाएका थिए खुब लाल लाल गाला हालेर आएका थिए टाउको डब्बल देखिन्थ्यो मान्छेको चोला नै फेरिएको थियो अब सबको मुटु ढुक्क थियो रामकान्त बाँच्यो एक हप्ताबाट रामकान्त साथीभाइ कहाँ जानु डुलडाल गर्नु हाँसी ठट्टामा भाग लिनु सब चिज गर्न लागे बराबर चम्पा कोठाभित्र पस्दथिन् एक कोठा दिएको थिएन तापनि उनलाई बराबर आउने जाने कुरामा ज्यादा रोकावट राखिएको थिएन यस आवत जावतमा खतरा जरुर थियो आमा चाहेका आँखा देख्थे तर उनले चट्ट मुख फोर्न सकेनन् छोराको डरले बुहारी चम्पालाई होसियारी मात्र दिएकी थिइन् त्यस्तै छोरालाई पनि तर रामकान्त आफै बराबर काम हराउन बोलाउँथे विवाहको जखरबन्दले बाँधिएको प्रफुल्ल भैँस आत्मप्रकाशनको अभावमा आफ्नो चुत्तो उपायतिर पनि बराबर लहसिन खोज्दथ्यो प्रेम बिनाको पतिलाई नाटकीय नमुना बनाएर सिनेमा खेल्न चाहन्थ्यो फिल्म स्टारको चरित्रको प्रारम्भतर्फ अग्रसर थियो ऋषिमुनि महिषाले ह्या भनिदिँदा लाखौं प्रकृतिका स्वाभाविक गीतहरू रुद्ध भएर स्वाभाविक प्रकाशनदेखि खुम्चिएछन् प्रेमदेखि डराउँछन् र विवाहित जीवनको पति पत्नी सम्बन्धी आखिरी नाटकीय आश्रयको मात्र आधार लिन्छन् तर पति पत्नीको घरेलु प्रेमलीला अभिनय मात्र हो यथार्थ प्रेमको जीवन होइन यसभन्दा सजिलो फिल्म स्टारी आकाङ्क्षाको पूर्ति हमेसी पाइँदैन यसकारण विवाहिताहरू लोग्नेसँग प्रेमको नाटकीय रङ पाएर सन्तोष लिने कोसिस गर्छन् वसन्त ऋतुको समयमा एक दिन रमाकान्त चम्पासँग भने किचक तिमी यस्तो हलक्क बढौली जस्तो लागेको थिएन मलाई के बिग्न प्रेकी हाम्रो घरको खाना त पहाडिया भएर पनि हँ चम्पा किचक किन मर्जिबा होला राम्रो नाम पनि नभा जस्तो किचक भन्या बुझेनौ बाँस कृष्णजीको मोरेली जस्तो सम्झ न किन नराम्रो गाली जस्तो नाम राख्नु पर्छ रे असल हुन्छ रे क्या एकजना कि सुवासिनीको नाम बोक्सी विचार गर न ल गाली जस्तो ज्यादा टुना भनेर सौन्दर्यको पनि त रङ आयो नि के नाम राख्यो होला छि नेप्टी रे चेप्टी रे आलु रे ग्वाङ्रे रे डेब्री रे ढ्यौडी रे नेपालमा सुवासिनी मान्छेलाई चौबट्ट हेला गर्छन् बा कदर गर्ने त कालो भए पनि देशी मधेसी नै हो कि अङ्ग्रेज जी हाँ त्यति विधि रिसाए कि हार भनौँ त आजदेखि नै के बिग्न बढे कि तिमी म र चाहन्थे तिमी अरबी आइलाग्यौ के गरेर घट्ने होला त खोइ कोलमा हाल्नु पर्यो हुन्न दुवैजना मुसुमुसु हाँस्न लागे लबसको मिठो कुतकुती बैसामा रमाइलो हुन्छ मलाई सुवासिनी निषेध छ के गर्ने चम्पा केही पनि नगर्ने अङ्ग्रेजी युवा युवक अभ्यर्थना गर्छन् जीवनको बसन्ती समयमा मिठो सुगन्धको मुसु मुसु हुन्छ मजाको होइन कि मैले तिमीलाई कहिले काने खुसी गरेँ कि तिमी जुनभन्दा राम्री छेउ पर्दैन बिहारे म त राम्री छैन पत्याउँछ दुनियाँ वाह भोटिनी पालिस लाए मात्र नराम्रो हुन त नेपाली मन्त्रीले मेरो पावर छैन भन्या जस्तो फटाए उस कति राम्रो चिज देखिसके आँखाले म एड्रेस डे मोना तिमीले त बितायो बा म मनजोगी आजकल पो जपमाला छोडे माफ पाउन हामीले के भन्या छ र त्यस्तो नराम्रो ए बिजुली म त तिम्रो नाम बिजुली राख्छु आजदेखि हुन्छ हवस् इच्छा कति राम्रो हलुवा वेद ढोका कर्के थियो आमा चाहिँ भर्याङ उक्लिन लागेकी थिइन् रमाकान्तले नवयौवना सुन्दरीको कपालको लाली के रहेछ भनेर पहिलो बार छामे ह्या फटा चम्पाले गाली गरिन् कस्तो मनजोगी उस उस उस आधा कपाल फुलेकी रमादेवी हातमा पुरानो अचारको सिसी लिएर ढोकामा उभिएर खडा भइन् बाबु कस्तो छ तँलाई आजकल बेसै आमा बिल्कुल पहलमान त्यस्तो भएर मात्र हुन्न नि एक दुई वर्ष हेर्नुपर्छ रे फर्कन्छ रे सुवासिनी बार्नै पर्छ बाबु तैँले धोकामा पर्लास अब यो चम्पेलाई कोठामा बन्द आजदेखि हर हमेसा कोठामा पसिरहन्छे यस्तो गर्नु हुन्छ लोग्नेलाई त्यस्तो भएको छ भनेपछि मार्लिस् नि तेरो लोग्नेलाई थाहा छ कस्तो साहित पर्या चम्पू ला आइज अचार पार्नु छ हवस् चम्पाको गाला बसन्तपुर भयो उनको जीवनको प्रथम पौरुष स्पर्श किसलयक पोलमा पाएर उनलाई अनौठो असजिलो लागेको थियो उनले फिल्मको अशोक कुमार नायकको आर्य चेहराको प्रेम ज्वलन्त मिठाससँगको एकलासी आधार मिलन या उर्मिलन कल्पना गरिरहेकी थिइन् त्यस कक्षाबाट त्यस आदर्शबाट खस्के पनि अनुभवमा औपन्यासिकता थियो तर उनको आत्माले कस्तो कुसमयमा अर्कालाई छुन आहोला मैले बिरालो आयो भने पनि नसुनेर रहेछन् उनै घोरमुखा देखिन् कि चम्पाले सासुतर्फ अहिलेदेखि नै वैमनस्य विकास गर्न लागेकी थिइन् तर उति खराब तीव्र होइन मनमन उनले सासूलाई नाम दिएकी थिए घोरमुखा बस न अ मार्दैन नार्कालाई कसले मार्ने कुन्नी त खुर्सानीको हातले गाला मुसारी छु भन्छु माथि जेठानी देउरानीहरूको आँखा कस्तो सियो जस्तो छ चम्पा गएर ऐनामा गालाको परीक्षा गर्न लागिन् के लाग्या छ र के के ओहो छुँदैमा हातको छाप लाग्छ त क्या हो क्या हो छि उनले भनिन् कसरी माथि जाने थाहा पाउँदैनन् के आम्मै के छ र तिम्रो गालामा भन्या अचम्म भो बा म त फेरि हजुरका फर्किन नआउने बा डर लाग्यो चम्पा निस्किन् त्यस दिन माथि घरमा जेठानीका आँखा हाँसोले क्रूर देखिन्थे सासु बुढीले बताइसकेकी थिइन् तरुणाहरूको अर्कै रङ अर्कै रोशन चुन्नुले खिसी गरिन् म भा भए त तिमी मोरीलाई काँच्चै मासु खाइदिन्थे बुलु बोलिन् यसो कोठामा बराबर जानु पाउ दाब्नु कस्ती लाटी चम्पालाई असह्य भयो उनी आँखा तरेर भान्सा कोठाबाट तल ओर्लिन् घर भने कस्तो बेकममा जेल हुन्छ अर्काको मानु खानु त्यो पनि काम गरिन भनेर सासु जेठानी बाहुनीको षड्यन्त्रले गर्दा बारम्बार पेट पुग्दो भाग पनि नरहने बराबर आफूलाई भनेर दिएको कोठा त्यही एउटा कोठामा पनि पस्न नहुने वचनका कोर्रा खानु उस्तै खिसी टेप्ली उस्तै कैदीहरू सडक पेल्छन् बुहारीहरू मस्यौटो ढिक्कीमा समेत जारे मुसलले हात खाइदियो भने डुँडो भयो भने अनि मुछिन्छ ढुटोमा सेताम्मे भएर केही वसुन्धरीले पाउडर ला जस्तो एउटा रमाइलो गरौँ भने पनि छैन के जीवन होला नेपालीहरूको दाल भात गुदगात कुचो मस्यौटो ढिक्की जाँतो बस भान्साको क्षेत्रमा कसौडी ताप्के सिवाय साथीको नाममा बन्द जोडी जोडी मिलेर कति टुँडेखेल डुल्न जान्छन् आफ्नो त्यति पनि छैन कोठाभित्र पसिरे किन नपस्नु त कोठामा भिनसित्तिको बुहार तन या सासुता नपरोस् छि कसैलाई पनि के जखरबन्दी फलामे बोलीले भैँसको आङ कस्ने सहारे धोती चुन्न धोलाइ पट्याउन कुचो लाउन टेबल साँझ्न सम्याउन पनि कोठाभित्र नपस्नु रे पुग्ने कुरो हो हामीले के गरिदिएको छ र छोरालाई पक्रन गएको छैन क्या अरे उनको यस्तै गरी मनमनै भुतभुताउँदै चम्पाले डाली लिएर बगैँचामा प्रशस्त समय बिताइन् साँझ परेपछि भित्र पसिन् फुलका राम्रा थुङ्गाहरू चुनेर आफ्नो केस सिँगार्दै थिइन् डालाभरि रङ्गी बिरङ्गी फुलहरू थिए रामकान्त हावा खान बाहिर निस्केका थिए त्यसै बेलामा उनी मौका पारेर ऐना अगाडि मेचमा बसेर गालामा फा थप्न लागिन् केस सम्म्याएर फुलका गुच्छाहरू कलात्मक तवरले घुसार्दै आफ्नो मनमोहक स्वरूपको वैशालु सौन्दर्यको टुना हेरेर रद्द परिन् ऐना अगाडि उनलाई यस्तो लाग्यो कि उनी स्वर्गबाट झरेकी अप्सरामध्ये एक जरुर हुन् एक ताक भैँसको मिठो रूपौली मुहार त्यसको उप काँचको रसिलो बिजुली रोशनीमा प्रतिबिम्ब फुल जडित रङ्गीन भित्ताको पृष्ठभूमि र फुलको बसन्ती जडान र सूचना उनले हेलेन र द्रौपदीको कथा सम्झिन् उनको मन मनमा एक विचित्र भाव आयो चोरिनु पनि निकै मजाको कुरा हो रावणको चोरीको भाव आयो चोरी सीताको सौन्दर्य एक सिफारिस हो आजकल दुनियाँमा औपन्यासिकता जरुर कम छ एक कोठामा थुनिनु झिङ्गटी मुनि बस्नु एकजनाको सम्पत्ति र एकलौटी ठेक्का हुनु यत्रो दुनियाँमा कति विशाल जीवन होला जीवनको नाममा हामी के पाउँछौँ त दाल भात डुकु पुग्न पुग दासोत्व एकजनाको जुत्ता बन्नु यो चेहरामा एउटा चाउरी पर्यो यो केशको एउटा रौँ फुल्यो बस स्वामीजी पनि चाउरे बन्दरी भनेर हाँसी दिलै गर्न थाल्दछन् यस वैंशका औपन्यासिक क्षेत्रमा एक मिठो घटना थिएन म मरिसकेछु तिम्रो निमित्त भन्ने ज्वलन आगो सल्केको हृदयको आत्मसमर्पण उनले पाएकी थिइनन् नेपाली घरमा भाव हुँदैन भावका तीव्रता दाम्पत्यलाई खैराती खेल बनाउँछन् सबैले स्वामीजी प्रेमको लीला समेत गर्न जान्दैनन् उनको सासमा जलनको मिठो दबेको उच्चवास छ न हृदयमा ज्यादा ढुकढुक चुम्बन पनि मानौ केटी कुमारीलाई राम्ररी देखेर कामी छेडको लुलोप चटाई मात्र नहो जस्तो बालकहरू दानीको मुन्टो चाट्छन् भैँस केवल मरुभूमिको फुल न हो बास आउँछ कोही जल्दैन सौन्दर्यको कदर गर्ने मानवता छानामुनि अक्सर कहाँ पाइन्छ र बिहा एक खरिद्न हो अर्काको पन्जामा आत्माको बिक्री बस श्रृङ्गारका सरजाम र एक भोज बस खत्तम स्त्री आत्माको चाख या प्यासको बलजफ्ती हो विधिको सुर्काउने छि न गान न नाच न भावना है हाम्रो नेपाली जीवन चम्पाको हृदय सपनादार छिटो हृदय थियो जस्तै वैसम्म हरेक स्वस्थ युवतीको हुनुपर्छ यस बेलामा जस्तो झनक रिस कहिले उठ्दैन यस बेलामा जस्तो असन्तोष हृदयमा कहिले पैदा हुँदैन परिस्थिति आफ्नो इच्छाको विरोधी या रोचकदार छ भने जवानीको फुल्दो तेजले आफ्नो हाकीको पुरा जोड अनुभव गर्दछ र आफ्नो आकाङ्क्षाको दिशामा त्यसको विजय गरेर अगाडि बढ्ने तदनुसार विरोध शक्ति हासिल गर्न उद्यमशील बन्दछ चम्पालाई आफ्नो स्वरूपको अत्याधिक मोहनीले आफ्नो मूर्तिको तवरको पुजारी बनाइदियो ग्रेसियन भेनिस या प्रेम देवीको शिल्प चित्रमा कसर हुँदो हो त गणितको कलात्मक अभाव उनमा जरुर थिएन कि उनी यति सङ्ग्रा पातली दिवारकी कैदी बनेर बेमोलको घरबुहारी बन्न मात्र यस विशाल दुनियाँमा आएकी थिइन् त यति खैराती भुहार्तन खान यस्तो घोरमुखा सासुको मेथी चम्सुर केलाउन उनलाई पतिदेवको विरोध गर्न बडो विचित्रको अकथित तथा अस्पष्ट डर लाग्यो उनलाई सन्तोष त जरुर थिएन तर दुनियाँमा बाँधिदिएपछि जोसँग बाँधियो उसैसँग नबाँधिकन नहुने चलाइदिएको प्रथा नाइ भन्न पनि नपाइने धर्म पाप लाग्छ यताउति विचार गर्नु त्यो पनि आफ्नै तर जरुर प्रकृतिले उनलाई योभन्दा असल चिजको निमित्त कल्पना गरेकी थिइन् नुर जहाँ कति राम्री हुँदी होलिन् मुमताज महलको चिउँडो कस्तो हुँदो हो देवीका रानी पनि देखियो त्यति नै त हुन् सिनेमा त कालो या कलसिडो मुखमा सेतो रोगन लगाएर लाइट लगाइदिए पनि त खुब सुन्दर हुँदो होला उनले कमसेकम क्षेत्र पाएकी थिइन् तर तर कति धेर कुसुम छन् जो मरुभूमिमा अदृश्य लारी देखाउन मात्र जन्मेका हुन्छन् के घर पनि एउटा कैदी होइन बच्चा भएपछि त गलफन्ते लागिहाल्यो न यता हिल न उता चल कैदी जातो पिध जस्तो कैदी ढुङ्गा फोर्छन् वचनका कोर्रा कम हुन्छन् र कति काला टिका लगाई माग्नु छ बाबा देउरानी जेठानी सासुबाट अनि उठ पूजा सामान माझ खरानले हात फुटाउन सके चुलोमा समेत फु फु घर आँखा पिरो पार दाउरा सराप भात खुवाउनु जस्तो बराबर नपरे पनि मेथी चम्सुर केला गान्टी मुला काउली बन्दा केला के जीवन भन्दा टाढा छैन घटनाको अभाव नै नेपाली जीवनको ब्याज हो भए तम्बाकु खान्छन् लोग्ने मान्छेहरू ढुम्म बनेर जबसम्म जाँगमा काहीँ लाग्दैन नभए फटपठाउँछन् कावा खान्छन् बौला हुन्छन् यत्रो विशाल नेपालमा मध्यमता नै सिवाय प्रधान गुण नै छैन मझौलापनभन्दा अर्को चिज नेपाली नै होइन मानौँ पहाडभन्दा ठुलो छन् यहाँ गौरीशङ्कर र धौलागिरी मात्र यहाँ विशेष छ र प्रधान छन् अरू नाम मात्रै यहाँका विद्वान अन्डेरका रुख यहाँका वैज्ञानिक भुसुना यहाँका कला न खराब न असल देश पनि न ठुलो न सानो एक चिज जसमा नेपालको र नेपालीको विशेषता छ मलाई भन त सौन्दर्य अब यो सौन्दर्य जो संसारसँग अनमोलपनको कसीमा घोटिन सक्दछ के त्यसको नेपाल र नेपालीमा कदर छ त के यसलाई यहाँ कुनै क्षेत्र छ त के यसको विकास र पोषण यहाँ छ त चम्पाले यस्ता तरङ्गका साथ शिर हल्लाएर ओठ लिप्राइन् ठिक यसै बेला चिमरे च्यान्टे च्यासे फिस्टे स्वामीजी ठमठमाउँदै भित्र पसे उनको ढोका धर्काईद्वारा स्वप्न संसारबाट सचेततामा प्राप्त गरी चम्पा मेचबाट हत्तपत्त उठिन् उनको चेहरामा बाघेको मुखमा दोषको छलछाम लुकाउनेको कोसिसले गरेको अप्राकृतिकता स्वामीजीको सामुने छाइरहेको थियो चम्पा बिल्कुल लाटी जस्ती भएर खसक्क परेर पतिदेवको अगाडि जमिनमा आँखा झुकाएर खडी रहिन् उनको मनको मुटुले समालोचना गरिरहेको थियो जस्तो रोबर्ट मन्टको मेरीको समालोचना लर्ड मेकालेले गरेका छन् तर उनी बाहिरबाट खुसुक्क परेर परिस्थितिको श्रेष्ठतालाई मान्य सम्झी उद्योगमा खडा रहिरहेकी थिइन् स्वामीजीले पोसाक राखे उनको हातबाट एक एक पोसाकका थान उनले पक्रदै उचित ठाउँमा मेचमा खुटीमा तन्दुरुस्त राखिदिइन् तब आफ्नो बढ्ता काम या सेवाको आवश्यकता होइन होला भनेर यस्तो प्रश्नात्मक ढाँचाले द्वारको पलैटीतर्फ आधराजी भएर चाले जस्तो देखाइन् जान लागेको देखेर रा रामकान्तले भने चम्पा किन कहाँ जान लाग्यो बस न एकछिन मसँग रिसाएको हो कि किन आजदेखि केही पनि बोलिनौ त चम्पाले फर्केर मसिनो स्वरले भनिन् नबोल्दा त यस्तो छ अर्कालाई म जाउँ क्या रे रामकान्तले आफ्नी पत्नीको सौन्दर्य र शिलको मन मनमा प्रशस्त कदर गरिरहेका थिए निर्दोष यति सुन्दरी यति बेकसुरवाला छिन् त ठकुरीको छोरी भन्नु मात्र हो मेरो आदर्श च्यान्टा भए पनि यिनी कमसेकम उच्च सौन्दर्य हुन सक्ने मूर्ति छिन् मेरो आदर्शमा मेरै च्यान्टापनको प्रभाव अङ्कित छ यो उनको भूल होइन तर टिभी हो पाहुना टिभी त मेरो सर्वस्व खाना आएर कर बल अतिथिको उपदेश दिइरहेछस् अब त मेरो तेरो उप विजय प्राप्त गरे त मलाई अब मार्न सक्दैनस् उनको तरङ्गका मुख क्षणमा चम्पादेवीले खुब तिखो नजर लगाइन् उनले अपलक अभ्यस्त आँखाले पुरुषको चेहरा जाँचेर मुखरेखाको अन्तर्भाव खुब पढ्न खोजिन् उनले भनिन् यी पुरुष चिन्तनशील छन् आज सायद आफ्नो बिमारीको विषयमा सायद उनलाई आमा चिड्याउनेदेखि डर लागिरहेछ सायद उनी मलाई यहाँ राखेर मसँग कुरा गरिरहन सल्लाहनीयता उप चिन्तित छन् यी विचारले चम्पा तुरन्त ढोकाको फक्ल्याटो उगारेर खुरुक्क बाहिर निस्किहालिन् जस्तो कि युवतीहरू गर्दछन् जो स्वामीलाई कहिलेकाहीँ निराश पार्न या कज्याउन चाहन्छन् ए ए चम्पा सचेत रामकान्तले गालीको टोनले बोलाए मानौ टेबिलको मसलादार तरुवा माछु टिपेर हिँडेको बिरालोलाई हप्काए झैँ तब उनी फेरि गौँडदार बने वैश मिठो मूर्ति हुन्छ सौन्दर्य एक विचित्र गुण हो तर मेरो अवस्था खराब छ हुन त आमाले भन्नुभएको कुरा बेमुनासिब होइन ब्रह्मचार्य पालन त्यसैमा ऋषिमुनि र धर्मको जोड छ तर तर ती चम्पा त्यति राम्री त्यति सुकुमारी त्यति फुकेकी फुलेकी त्यति ललित र त्यति लाल मानव उनको पुष्प सदृश विकासमा केवल माहुरी र भाउराको खोजको सिवाय नक्कल झक्कल नै थिएन पोसाक उनको सङ्गी थियो राम्रो हुनु धर्म शृङ्गार उनको कला आकर्षण उनको जीवन मानव प्रत्येक स्नायु रम रमाएर बोल्दथ्यो जीवन जीवन प्रेममय जीवन यदि उनी मरेका भए बिल्कुल सिल्टुमुर खाएका भए त्यस बेलासम्म चम्पा सेती मैली गोधुली र आँसुकी तारा हुँदै हुन् उनका इन्द्रेणीमा सातै रङले त्याग गर्दथे रातोको हत्यारो मिठास मारु मारु निलोको मधुर त्रासको गाडापन पहेँलोको धनी बसन्तीता इत्यादि इत्यादि श्रृङ्गारको जो स्त्रीको आत्माको उनीबाट दूर रहन्थे उनी अर्धमुर्दा भएर आफ्नो भैँसलाई घिज्याएर निन्याउरिन्थे तिनका मुगा सिसा हुँदै खिया लाग्दै जान्थे तिनका आँखा निराशाले झुक्दथे तिनका मुन्डाहरू मरेका नागिनी झैँ अजीव रहन्थे तिनमा केवल बिजोगको चिसो जिउँदो मूर्तो मूर्ति संसारमा गिज्याउन खडा रहन्थ्यो उनले जीवन पुनः प्राप्त गरेका थिए सुन्दरी चम्पा फेरि बाँचेर फुल्न लागेकी थिइन् तर यस प्रफुल्लतामा उनी आफूका निम्ति एक महान प्रहसन थियो खै तिम्रो पुरुषार्थ खै तिम्रो योग्यता त्यस कर्मको लागि जो प्रजननको पवित्र तथा अविरल कर्मको स्वरूपमा अति मानव सन्तोत्पादनको लागि आवश्यकीय र आदरणीय सम्झिएकी थिइन् प्रकृति देवीले उनलाई यो भीषण मृत्यु थियो मृत्यु उनले यसबाट बाँच्नै पर्छ के चम्पाको दोष थियो यस विषयमा उनी पहाडकी फुल थिइन् बसन्तको मिठो नटिपिएको गुलाब थिइन् स्वर्गकी अप्सरा उनी खिल्न आइन् मोहिनीको नयाँ पाठ भैँसले प्रतिदिन प्रदर्शन गरिरहेको थियो त्यो त अबला प्रकृति कला र कर्म नै हो उनी वैशालु हुनु र यति सुन्दर हुनु उनको दोष जरुर होइन रामकान्तले आफूलाई अघोर अभागी सम्झन लागे चम्पा नामक बत्तीका लागि यौवनको ज्वाला पुतली हुन बेस कि संसार त्यागेर परमार्थ सुधार्न बेस उनमा कामना थियो हृदयको सजीव आकाङ्क्षा तिनीहरू बराबर घचघच्याउँथे बराबर जोडका साथ तर दबाव नै उनले हर हमेसा स्मरणीय पाठ सम्झन्थे तर दबाव प्रकृतिले काने खुसी गर्न आउँथिन् के दबाव स्वास्थ्य हो रातका बीचमा रामकान्तलाई बराबर विशाल संसारको अन्धकारमा बुद्ध देवीको विचित्र अकेला दीप झैँ एक नवीन दीप बालेर प्रस्थान गर्ने प्रेरणा आउँथ्यो उनी एक दुई बजे रातको सन्नाटामा टुँडी खेल घुमेर समेत आए अहिले होइन म बुद्धदेव जस्तै त कहाँ छु र प्रतिदिन मतवाला आकर्षक भराउँदो सुगन्धित बदमास पैसा अगाडि भल्याक फुलुक झल्याक झुलुक देखा पर्दथ्यो मुसु मुसु हाँस्थ्यो दृष्टि क्षेत्रबाट संसार अँध्यारो पारे चाहिँ फेरि कतैतिर जान्थ्यो कत्रो भयानक सौन्दर्यको ज्वाला मानव ऊ आफ्नो जगतको सम्राट छ उसको आचारको विरोध गर्ने कसैसँग ताकत थिएन ऊ सारा कमजोर र कमजोरी उप हाँसी उडाएर मस्त मुस्कुराइरहेको थियो ऊ जनसङ्ख्या कायम राख्ने या सम्वर्धन गर्ने पवित्र प्राकृतिक कार्यका लागि पुरा तवरले सुसज्जित भएर हाक दिन्थ्यो पुरुषको पौरखलाई के बिग्न डर लाग्दो रामकान्त त मर्छस् खामोस होसियार त बत्तीमा पुतली भएर नहोमी रामकान्त गीता पढ्न लागे धम्मपद पढ्न लागे उपनिषद पढ्न लागे साधु महात्माको सभातर्फ जान लागे कम बोल्न लागे उनले महात्मा गान्धीको जीवनका पाना पल्टाएर बराबर स्नान गर्ने आदत बसाले एक दिन देवीले थाहा पाइन् धारामा गएर कोही मानिस बाह्र बजे राति नुहाउन लागेछ यो के गजब रहेछ आफ्नो छोरो हप्काइन् बदमास उल्लु के गरिरहेको यस बेला उनी मरेकी थिइन् र मौसुलीले छोयो रे फटा अवश्य यसले देवीको साधना गर्न लागेको हुनुपर्दछ बदमास भैँस जसलाई फेरि उनले कहिले बोलाएनन् रामकान्तको निमित्त कस्तो छापको ज्वाला जस्तो थियो कति राम्रो कति छिटो कति मिठो आँखाले गिज्याउँथ्यो हाँसोको पहिलो बाघ मात्र नानीको चमचमिलो चमकबाट छाडेर बराबर मेनका नाचे चाहिँ वस्तुहरूको घरेलु वनमा नाचेर हिँड्दथ्यो उसको लचक उसको लोचन उसको पुष्टता हाँकदार बिचकता कति बेसरम रमाइलो मिठास मानव मनुष्य उसको बाघमा फुल थिए शिखर सौन्दर्यमा र त्यही रूपको पुनरुत्पादन र अमरत्वको सङ्केतका निमित्त त्यस पूर्ण आत्मविकासका सजीव क्रिया चलिरहन्थे मानव पुष्पवनमा एक दिन रामकान्तले टेन्सनको एक कवितात्मक पङ्क्ति पढे एक बाजी प्रेम गरेको हुनु र गुमाएको हुनु कहिले पनि प्रेममा नपरेको हुनुभन्दा उत्तम छ उनका भावलहरी फेरि प्रेमतर्फ लहसिन लागे वैरागीहरूको फुस्रो आँसु यस दुनियाँको प्रकृति क्रिया उप उनको अस्वाभाविक काम निन्दा कामदेव नै संसारको सच्चा राजा हो जब प्रथम कामको स्पन्दनमै ब्रह्माबाट पनि संसार रचना भएन प्रेम प्रकृति क्रिया हो भाले पोथी पोथी भाले यहाँभन्दा दुनियाँमा अर्को के छ पशुपति गुहेश्वरी गुहेश्वरी पशुपति कि जाने शङ्कराचार्यले जीवनको रहस्य कि जाने सिग्मन फ्रायडले लिङ्ग दर्शन संसारको उच्चतम उच्च दर्शन हो के हरेक मनुष्य यौन पूर्ति होइन पर्दाभित्र आत्मा भनेकै त्यही हो जीवन सम्वर्धनको क्रियाको निमित्त योग्य स्वास्थ्य राख्नु नै पौरुष हो के मेरो अधिकार छ कुनै धर्मले चम्पालाई पनि टिभी लाग्यो तिमीलाई पनि भन्न उसलाई टिभी लागेको छैन स्वस्थ छिन् उनी डल्ला फोरेकी जमिन छिन् उनी लहलहाउन चाहन्छन् उनी समर्थ पृथ्वी छिन् म रोगे किसान त्यसपछि उनी यौन साहित्यतिर लागे डिएच लरेन्सका निबन्धहरू अध्ययन गर्न लागे उनले यस ग्रन्थकारमा असाहित्य साहित्यिक तवरको सरल यौन विवरणहरू पाए ग्रन्थकार थियो यौन भावको परम भक्त र पुजारी यौन भाव एक पवित्र अग्नि हो यसले सब चिज खाइदिन्छ यो ज्वाला हो जीवनको स्वर्ण मन्दिरमा यही रहस्य हो यही विश्वको मर्म हो यसभन्दा अरू चिज छैन यस वस्तुमा हाँगा बिगा सबै सभ्यता हुन् कत्रो यौन भावको पूजा उनलाई प्रकृतिले योग्य बनाएकी छिन् उनी जान्दथे जति यौन भाव परमेश्वर भए पनि त्यो उनको लागि विध्वंस प्रज्वलक क्षयक थियो यदि यौन भाव यस्तो पवित्र वस्तु हो भने आफ्नो योग्यताको विचार राखेर त्यसलाई आफू जल्ने बल्ने उज्जवल्ने क्षेत्र प्रदान गरिदिनु र आफू देशका क्षेत्रको कटक नहुनु पनि त एक सच्चा अन्तस्करणवाला पुरुषको विवेकी साधुता र सच्चाइको कर्म हुन्थ्यो उनले निर्णय गरे यो ज्वालालाई नचलाऊ त्यो खतराधार छ यसले खान्छ यो मेरो मृत्यु हो उनको हृदयमा वियोगान्त नाटक सुरु भयो तीव्र वेदना अनुभव हुन लाग्यो आत्मनियन्त्रणको महती तपस्याको उनले अभ्यास गर्न लागेका थिए बराबर मुटुमा आँसुको घाँटो पारेर आउँथ्यो तर जीवन संरक्षणी शक्ति हो जो उनको बाहिरी सतहभन्दा ज्यादा बुद्धिमत्ता थिए ज्यादा बुझ्दथे उसले भनी खतरा छ रामकान्त पुरा खतरा त भाग यस ज्वालाबाट पर बस यो सच्चा मृत्यु हो त्यो जीवन संरक्षणी शक्ति बढी स्वार्थी थिए बढी मतलबी थिए बराबर अर्को एकजना कसैले आएर खासकुस गर्थ्यो अपरिभाषीय कोही रामकान्त मानिस मानवताको सेवक हो पुरुष स्त्रीको स्त्री पुरुषको त बाँच्नु भनेको अनुभव गर्नु हो जीवन शक्तिको बग्गीमा वाहक अश्वका रूपमा ताजा तगडा भएर जित स्वीकार्नु हो त यसैको लागि जन्मिएको थिइस् त मरे के बेफाइदा छ तेरो जीवनी शक्तिको अर्पण त भयो आफ्नै सत् उपयोग बाटोमा त बेकार किन भाग्छस् होमिदे होमिदेन आफूलाई मानव धर्मको वेदीमा किन डराउँछस् न डरा तर जीवन संरक्षणी शक्तिले जिती स्वार्थी भावहरू ज्यादा प्रबल हुन्छन् ज्यादा तिनकै विजय हुन्छ उनले पलायनको नीति स्वीकार गरेर त्यसै उप लम्बे चौडे व्याख्यान छाँटी त्यो अदृश्य कसैलाई महामूर्ख बनाएर गिल्ला उडाए रमाकान्तको हालसालको मुख निन्याउरो अलग्गीपना देखेर त्रस्त चम्पाभित्र प्रेरणाले झन बारम्बार कोठाभित्र झलाक झुलुक देखिन थालिन् तब एक रातभरि चिन्ताशील युवक रामकान्तले बिहानी तोपका ला साथ घर छोड्ने निश्चय गरे उनले भने म जिउन चाहन्छु म जिउन चाहन्छु मर्न चाहन्न तब एक चिठी लेखेर चम्पाको शृङ्गारको बाकसभित्र हालिदिएर र माता कहाँ मिरमिरे उज्यालोमा गएर भने त्यस दिन साथीभाइहरूसँग उनलाई दक्षिणकालीमा जाने काम थियो उनी भोलिपल्ट बेलुका पख मात्र फर्कने थिए घरबाट प्रस्थान गर्दा चम्पाले गालीदार नजरले झ्यालबाट एक बार उनलाई ताड्न दिइन् उनले पुलुक्क हेरे आँखा रसाएर आयो हृदयमा तीव्र वेदना भयो तर उनी आफ्नो छातीलाई इस्पात बनाएर घरको द्वारबाट बाहिर निस्किए हवस् त साथीहरू आजलाई यति नै आज मैले प्रस्तुत गरे अध्याय तिन चम्पा उपन्यासबाट लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित चम्पा उपन्यास दुई हजार पच्चिस सालमा प्रकाशनमा आएको थियो हामीलाई सुन्दै गर्नुहोला अहिलेलाई यो आविष्कारको नमस्कार